पार्टीभित्रको गुटबन्दी र भागभन्दाको राजनीति अन्त्य गर्न कंग्रेसका युवा नेताहरूको माग योग्य व्यक्तिलाई सभासद बनाउन जोड सभासद सिफारिसको मापदण्ड बनाउने विषयमा छलफल गर्न आजदेखि केन्द्रीय समितिको बैठक सुरु बजेट कार्यान्वयनलाई तीव्रता दिन सचिवलाई अर्थमन्त्री शङ्कर कोइरालाको निर्देशन कानुन र नीति चुस्त र प्रभावकारी बन्न नसक्दा आशा गरे अनुसार सफलता हासिल गर्न नसकेको गृहमन्त्री घिमिरेको भनाई चितवनमा अन्डाको भाउ आकाशिँदै प्रति गोटा बाह्र रुपियाँमा खरिद गर्न बाध्य चितवनमा अठारवटा सहितका मूर्तिहरू अलपत्र म्यानमारमा अफिमको उत्पादनमा वृद्धि यस वर्ष आठ सय सत्तरी टन अफिम उत्पादन रुसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा चिन्ता र पर्यटकीय नगरी सौराहामा पुस एघार गतिदेखि चितवन हात्ती महोत्सव हुने महोत्सवको तयारी तीव्र नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साझ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी सुजितासँगै म सम्झना अब समाचार विस्तारमा नेपाली कङ्ग्रेसका चारजना युवा नेताले पार्टीभित्रको गुटबन्दी र भागबन्दाको राजनीति अन्त्य गर्न माग गरेका छन् कङ्ग्रेसका नेताहरू गगन थापा धनराज गुरुङ बद्री पाण्डे र जीवन परियाले पार्टी सभापति सुशील कोइरालालाई ज्ञापन पत्र बुझाउँदै पार्टीको सङ्गठनलाई थप बलियो बनाउन आन्तरिक गुटबन्दी र भागबन्दा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् उनीहरूले समानुपातिक तर्फका सभासद चयनको मापदण्ड बनाउँदा पार्टीको संगठन र समावेशितालाई आधार बनाउ गराउन पनि माग गरेका छन् ज्ञापन पत्रमा विविधता प्रतिबिम्बित हुने गरी सन्तुलित र न्यायसँग रूपमा योग्य व्यक्तिलाई सभासद बनाउन माग गरिएको छ उनीहरूले प्रत्यक्षतर्फ कंग्रेसको प्रतिनिधित्व हुन नसकेका तेइस जिल्ला मध्ये हरेक जिल्लाबाट कम्तीमा एकजनालाई सभासद बनाउनु पनि प्रत्यक्षतर्फ महिला थोरै मात्र विजय भएकाले समानुपातिकतर्फ साठी प्रतिशत महिला र प्रत्यक्षतर्फ एकजना पनि दलित उम्मेद्वार विजयी नभएकाले तेइस प्रतिशत दलितलाई सिफारिस गर्नुपर्ने माग गरेका छन् त्यस्तै शहीद परिवार र सशस्त्र द्वन्द पीडितका परिवार तथा भातृत्व शुभेच्छुक संस्थाका एकजना प्रतिनिधि तथा सबै जात जातिको प्रतिनिधित्व गर्ने र राष्ट्रिय स्तरमा आफ्नो विशेष पहिचान बनाएका र ख्याति प्राप्त व्यक्तिलाई पनि समानुपातिकको सभासद मनोनयन गर्दा प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ यसैबीच समानुपातिक सभासद सिफारिसको मापदण्ड बनाउने तथा समसामयिक राजनैतिक विषयमा छलफल गर्न नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ केन्द्रीय कार्य सानेपामा बसिरहेको बैठकमा बुधबार समानुपातिक सभासदको मापदण्ड बनाउने विषयमा छलफल हुने कंग्रेसले जनाएको छ नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइफिङ नेतृत्वको टोलीले आजदेखि राजनैतिक भेटवार्ता थालेको छ फिङ नेतृत्वको टोलीले आज बिहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नलाई उहाँकै निवास लाचिमपातमा भेटेर नेपालको पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल गरेको छ दुई घण्टा भएको भेटमा दुई पार्टी र देशका विषयमा छलफल भएको प्रसन्नको निजी सचिवालयले जनाएको छ सिनिया टोलीले नेपाल चर्चाका क्रममा नेपाली कंग्रेस नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरूलाई पनि भेट्ने चिनिया राजदूतावासले जनाएको छ अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले बजेट कार्यान्वयनलाई तीव्रता दिन सबै मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ अर्थ मन्त्रालयमा भएको बजेटको पहिलो चौमासिक समीक्षा बैठकमा मन्त्री कोइरालाले अघिल्लो वर्ष काममा ढिलासुस्ती हुँदा बजेट कार्यान्वयन नभएकाले त्यस्तो समस्या आउन नदिन सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो उहाँले बजेट कार्यान्वयनका लागि चालु खर्चलाई नियन्त्रण गर्दै पुँजीगत खर्च बढाउन पनि निर्देशन दिनुभयो अर्थतन्त्र सकारात्मक यात्रामा रहेको भन्दै अर्थमन्त्री कोइरालाले गतिशील र सक्षम अर्थतन्त्र निर्वाचित अर्थमन्त्रीलाई बुझाउन आफू आतुर रहेको बताउनुभयो बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालयको सहमति बिनाको आर्थिक प्रस्ताव सिधै मन्त्री परिषदमा लैसाने गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न आग्रह गर्नुभयो उहाँले विदेश भ्रमणको खर्च तथा मन्त्री र सचिवसँग विदेश जाने कर्मचारीको संख्या घटाउनु पर्नेमा जोड दिनुभयो अर्थ सचिव सुवेदीले राष्ट्रिय गौरवका आयोजनाको कार्य सम्पादनमा जोड़ दिन आग्रह पनि गर्नुभयो अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राज्यको पैसाको सही सदुपयोग गर्नका लागि विकासको गति बढाउनु पर्ने बताउनुभयो बजेट पूरा खर्च नहुँदा विकास हुन नसकेको भन्दै उहाँले विकासै खर्चको रफ्तार अझै बढाउन आग्रह गर्नुभयो गृहमन्त्री माधव प्रसाद घिमरेले महिला हिंसा नियन्त्रणका लागि कानून र नीति भए पनि कार्यान्वयन पक्ष चुस्त र प्रभावकारी बन्न नसक्दा आशा गरिए अनुसारको सफलता हासिल गर्न कठिनाई भएको बताउनु भएको छ महिला तथा बालबालिका मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित लैङ्गिक हिंसा विरूद्ध राष्ट्रिय रणनीति तथा कार्ययोजनाको स्थानीयकरण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले लैङ्गिक हिंसा विरूद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने अभियन्ताको अझै खाँचो रहेको उल्लेख गर्नुभयो सरकारका प्राथमिकतालाई जनस्तरसम्म पुर्याउने काम गैर सरकारी क्षेत्रमा कार्यरत साथी लगायतका संस्थाहरूबाट भइरहेकोमा सन्तोष व्यक्त गर्दै गृहमन्त्री घिमिरेले यस्ता कार्यक्रमबाट आउने निचोडले राष्ट्रिय कार्ययोजना कानूनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो लैङ्गिक हिंसालाई निमेट्यान्ने पार्ने काममा सबैभन्दा ठूलो भूमिका पुरुषकै हुन्छ भन्दै उहाँले फुटबल र क्रिकेट खेलाडीबाट लैङ्गिक हिंसा विरूद्ध खेलकुदका सन्देश प्रवाह गर्दा समाजमा सकारात्मक परिणाम आउने देखेर खेलकुद क्षेत्रलाई समेत जोडेर महिला हिंसा विरूद्धको अभियान सञ्चालन गर्ने जमर्को गरिएको हो उहाँले भन्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादीले भने जस्तो चुनावमा धाँधली नभएको भन्दै धाँधली छानबिन आयोग नभन्ने बताउनु भएको छ एकीकृत माओवादीले धाँधली भएको भन्दै छानबिनका लागि आयोग गठनको माग गरिरहेको बेला एमाले नेता नेपालको यस्तो धारणा आएको हो रौतहटमा आज बिहान संसारकर्मी कुराकानीमा नेता नेपालले ए माओवादीले भने जस्तो समिति नबन्ने भन्दै संसदबाटै छलफल गर्न सकिने बताउनुभयो उच्च स्तरीय छानबिन समिति बनाउने कुरै आउँदैन संसदभित्रै छलफल गर्न सकिन्छ नेता नेपालले भन्नुभयो निर्वाचन प्रणालीमा सुधारका लागि केही गर्नुपर्ने भए त्यसका लागि हामी तयार छौँ हिमावधिलाई माओवादीलाई पनि समेटेर अघि बढ्ने भन्दै नेपालले त्यसका लागि उपायको खोजी भइरहेको बताउनुभयो नेता नेपालले रौतहटको गौर नगरपालिका तिनमा रहेको दलीय बस्तीमा कम्बल वितरण गर्नुभयो चिसो बढेसँगै त्यस क्षेत्रका गरिब परिवारलाई कम्बल वितरण गरिएको हो नेकपा एमालेका नेता केपी शर्मा ओलीले अब फेरि समानुपातिक तर्फबाट मनोनित सभासदहरूको नाम बुझाउने म्याद थप्न नसकिने बताउनु भएको छ आज बिहान रिपोर्टर्स क्लब नेतृत्वको टोलीसँग कुरा गर्दै उहाँले म्या थप्नु बाँकी प्रक्रिया लम्ब्याउनु बाहेक केही नहुने बताउनुभयो ओलीले चुनावमा धाँधले भएको आरोप लगाउँदै आएको एकीकृत माओवादीले भने जस्तो स्वतन्त्र छानबिन आयोग गठन नहुने र संसदीय आयोग नै गठन हुने बताउनुभयो परिस्थिति परिवर्तन भइसकेकोले अब उच्च स्तरीय राजनैतिक समितिले कुनै निर्णय गर्न नपाउने भन्दै ओलीले एक दुई दिनको लागि कसैलाई सन्तोष दिन आयोग कायम रहेको बताउनुभयो पहिले राष्ट्रपति सान्दाको सन्दर्भ र अहिलेको सन्दर्भ फेरि सकेकोले अब नयाँ राष्ट्रपति हुनुपर्ने तर्क गर्दै ओलीले भन्नुभयो हिजोको संविधान सभाले हिजो राष्ट्रपति छान्यो आजको संविधान सभाले अहिले राष्ट्रपति छान्छ ओलीले कंग्रेस एमालेलाई सहमतिका साथ अघि बढ्न नागरिकले म्यान्डेट दिएकोले त्यसअनुसार सहमति गरी एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया अघि बढाउनु पर्नेमा जोड़ दिँदै उहाँले छिटे सहमतिमा सरकार र संविधान सभा गठन हुने विश्वास व्यक्त गर्नुभयो नेकपा एमालेका सचिव युवराज केवालीले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन नगरिए लोकतन्त्र नै असफल हुने चेतावनी दिनुभएको छ उहाँले संविधान सभाको निर्वाचनपछि सबै निकायहरू चुनिएर आउनुपर्ने तर राष्ट्रपति र उपराष्ट्रपति पुरानै कायम राख्नुपर्ने तर्क अलोकतान्त्रिक भएको दावी गर्नुभयो आज रिपोर्टर्स क्लब नेपालले आलोचना गरेको साक्षात्कारमा गेवालीले साझा नीति तथा कार्यक्रम सरकार सञ्चालन र शक्ति बाँडफाँडलाई प्याकेजमै सहमति गरेर अगाडि अगाडि बढ्नुपर्ने बताउनुभयो उहाँले धेरैभन्दा धेरै दल सहभागी सरकार बनाउनु पर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो उहाँले दलहरू नमिलेसम्म जनताको अपेक्षा पूरा हुन पुरा हुने बताउँदै उहाँले सबै दल एक भएर मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानु परेमा जोड दिनुभयो उहाँले सरकार निर्माण पनि संविधान निर्माणलाई सहज बनाउने गरी गर्नुपर्नेमा जोड दिनुभएको छ गेवालीले संविधान निर्माण पूर्ण सहमतिबाट हुन नसक्ने भएकोले सहमतिबाट हुन नसक्ने प्रक्रियाबाट गएर टुङ्गाउनु पर्ने बताउनुभयो प्रक्रियाबाट पनि नटुङ्गिए जनमत संग्रहबाट विवादको निरूपण गर्नुपर्ने गेवालीको भनाइ छ एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताउनु भएको छ अहिलेसम्म आफैले सरकारमा जाने कुरा नसोचेको भन्दै उहाँले संविधान सभामा सहमतिका साथ अघि बढ्ने तर सरकारमा नगई प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा रायमाझीले आफैले उठाएको सहमतिमा संविधान जारी गर्ने गरी संवैधानिक व्यवस्था र निर्वाचनमा भएको धाँधलीको छानबिनको विषयमा दलहरू सहमतिको नजिक रहेको भन्दै सहमतिपछि आफूहरूले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नाम बुझाउने स्पष्ट पार्नुभयो ए माओवादीसहित पहिचान पक्षधरहरूको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उहाँले अहिले कसैको पनि त्यस्तो स्थिति नरहेको अवस्थामा दोस्रो संविधान सभाबाट संविधान जारी गर्नु फलामको चिउरा चपाउनु सरह हुने तर्क गर्नुभयो कार्यक्रममा कंग्रेसका नेता डाक्टर प्रकाश महतले दलहरू सहमतिको नजिक पुगेको भन्दै आगामी पुष दश भित्रमा सबै दलले समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा बुझाउने विश्वास व्यक्त गर्नुभयो उहाँले कंग्रेस सहमतिबाटै संविधान र सरकार निर्माण गर्ने विषयमा प्रतिबद्ध रहे पनि संविधानमा संशोधन गरेर बाध्यकारी व्यवस्था गर्न तयार नरहेको स्पष्ट पार्नुभयो ए माओवादीले भने जस्तो संविधान संशोधन पनि नहुने र ए माओवादी संविधान सभाबाट भाग्ने ठाउँ पनि नभएको महतले ठोकुवा गर्नुभयो राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणाले कुनै दलको स्पष्ट बहुमत नभएकोले संविधान निर्माण प्रक्रियालाई सहज हुने गरी धेरै दलको सहमतिमा सरकार निर्माण गर्नुपर्नेमा जोड़ दिँदै दोहोरो प्रतिपक्ष दरो प्रतिपक्ष रहने गरी सरकार निर्माण गर्नुपर्ने बताउनुभयो उहाँले सकेसम्म साझा सहमतिमा संविधान निर्माण गर्नु गर्नुपर्ने भए पनि सहमति हुन नसके प्रक्रियाबाट भए पनि संविधान कुनै पनि हालतमा निर्माण गर्नुपर्ने बताउनुभयो कामको खोजीमा नेपालबाट भारतको हिमाञ्चल पुगेका तीन नेपाली विरुद्ध एक अमेरिकी महिलालाई जबरजस्ती करणे गरेको अभियोगमा कुल्लु स्थित जिल्ला अदालतले बीस वर्षको जेल सजाय सुनाएको छ पेसाले ट्रक ड्राइभर र सहयोगी गरेका तिनैजना नेपाली लामो समयदेखि हिमाञ्चलमा रोजगारीमा रहेको कुल्लु प्रहरीको अभियोग दर्ता एफआई एफआइआरमा उल्लेख छ गत जुन चारको मध्यरातमा मनालीबाट चार किलोमिटर टाढाको वशिष्ठ गाउँबाट ट्रकमा लेफ्ट लेकी अमेरिकी युवतीलाई पाचन भन्ने स्थानमा लगेर तीनजनाले करणी गरेको र युवतीका साथमा रहेको क्यामेरा मोबाइल पाँच हजार भारू समेत लुटेको आरोप छ हिमाञ्चल प्रहरीका एसिपी विनोद धवानका अनुसार तिनीजनालाई जनही दस हजार भारूका दरमा जरिवाना समेत तोकिएको छ जरिवाना बुझाउन नसके जेल सजाय अरू थपिनेछ सोमबहादुर लक्की र अर्जुन नाम राखेर अमेरिकी युवतीले जुन चारमा दर्ता गराएको एफआईआरमा यिनीहरूको पूरा ठेगाना खुलाइएको छैन यो घटनाको दुई दिनपछि मनालीबाट पक्राउ परेका तीनजनामाथि लगाइएको आरोपमा सत्तरी जना साक्षीको बयान लिएको थियो जिल्ला अदालतको सजाय विरुद्ध उनीहरू पुनरावेदनमा जान सक्ने बताइएको छ घटना र अदालती निर्णयबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी आएको छैन विश्वमा बढ्दै गएको आप्रवासनसँगै नेपालबाट विदेश जानेहरूको संख्या करिब साढे तीस लाखको हाराहारीमा पुगेको छ डिसेम्बर अठारमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्याङ्कमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या तीस लाख एक्काइस हजार तीन सय दुई पुगेको छ यो तथ्याङ्कमा अध्ययन पर्यटन पारिवारिक सम्बन्ध व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपाली समावेश छैनन् तथ्याङ्क अनुसार फिलहाल विश्वमा एक्काइस करोड चालिस लाख मानिसहरू आप्रवासनमा रहेका छन् यसको पच्चिस प्रतिशत हिस्सा एसिया प्रशान्त क्षेत्रले ओगटेको छ नेपालीहरू आप्रवासनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ वैदेशिक रोजगारीमा जानेहरूका लागि कानुनी वातावरण भने नेपालमा विक्रमसम्म दुई सालदेखि बनेको हो संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार तथा तिनका परिवारहरूको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि सन् उन्नाइस सय नब्बे डिसेम्बर अठारदेखि विश्वभर अन्तर्राष्ट्रिय प्रवासी दिवस मनाउने गरिएको हो यस अवसरमा नेपालमा पनि सिप सूचना र अभिमुखीकरण सुरक्षित र मर्यादित आप्रवासन भन्ने नाराको साथ यो दिवस मनाइँदैछ राष्ट्रिय मानवाधिकार आयोगले समेत यो दिवस मनाउने गरेको छ आप्रवासी दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्री हरिप्रसाद नेउपानेले नेपाल बाहिर रहेका नेपाली जनसमुदायमा सुरक्षित आप्रवासनको लागि अनुरोध गर्नुभएको छ मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सिपयुक्त जनशक्तिलाई आप्रवासनको समय चक्र र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सुसूचित गराई वैदेशिक रोजगार जानकारीमा पठाउन सकियो भने यसबाट दीर्घकालीन लाभ लिन सकिने बताउनु भएको छ अन्डा पानी कुखुरा उत्पादनमा आएको गिरावटले चितवनमा अन्डाको भाव आकर्षिँदै गएको छ बर्ड फ्लूले यो वर्षको सुरुवातदेखि नै व्यवसायले अन्डा उत्पादन गर्ने कुखुरामा लखानी नगरेपछि अहिले अन्डाको भाउ आकर्षिन पुगेको हो उपभोक्ताहरू अहिले अन्डा प्रति गोटा बाह्र रुपियाँसम्ममा खरिद गर्न बाध्य भएका छन् तिसवटा अन्डा रहने एक क्रेड खरिद गर्दा उपभोक्तालाई व्यवसायहरूले तिन सय तिस रुपियाँसम्म लिँदै आएका छन् महिने पछि अन्डाको भाउ बढ्दै गएको उपभोक्ताहरूले बताएका छन् अहिले करिब तीस प्रतिशतले अन्डामा भाव वृद्धि भइसकेको उपभोक्ताले बताएका छन् वैशाख जेठताका सातदेखि आठ रुपियाँ प्रति गोटा रहेको अन्डा अहिले बाह्र रुपियाँ पुगेकाले उपभोक्ता मारमा परेको उनीहरूले गुनासो गरेका छन् एक क्रेडको थोक मूल्य भने रु दुई सय नब्बे रहेको व्यवसायीले बताएका छन् चितवनमा दुई हजार उनासत्तरीमा बनाउन लगाएका अठारवटा शहीदका मूर्तिहरू अलपत्रमा परेका छन् शहीद शहीद प्रतिष्ठान शाखा रसुवाले डेढ वर्ष अगाडि मूर्ति बनाउन दिएर अहिलेसम्म लिन नआएकाले मूर्ति बनाउन खर्च भएको बाह्र लाख साठी हजार प्राप्त नभएकाले आफ्नो लगानी खेर गएको मूर्तिकार सूर्य बहादुर केसीले दुखेसो व्यक्त गर्नुभयो दुई हजार उनासत्तरी जेठमा बनाउन लगाइएको शहीदहरूको अठारवटा मूर्तिको दुई लाख पचास हजार पेस्की दिनुपर्नेमा जम्मा पेस्की एक लाख उन्चालिस हजार दिएको र त्यसपछि सम्पर्क हुन नसकेको मूर्तिकार केसीले बताउनु भएको छ आफ्नो दुःख र लगानी उठाउनको लागि पत्रकार सम्मेलन गरेको बताउँदै मूर्तिकार केसीले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ कार्यक्रममा बोल्दै केसीले आफूलाई शहीदहरूका मूर्ति बनाउन दिनेहरू सम्पर्कमा नआउनुले कतै शहीदहरूको अपमान भएको भन्ने उहाँले बताउनुभयो वीरगंजको मेन रोडबाट रकम लुटेर भागेका दुईजना भारतीय लुटेरा पक्राउ परेका छन् माई स्थान र महावीर स्थान चोकको बेसमा रहेको हिमालयन ब्याङ्कबाट तिस लाख तीन लाख पचहत्तर हजार दुई सय रुपियाँ झिकेर एनआइसी ब्याङ्कमा जम्मा गर्न हिँडेका त्रिवेणी ग्रुपका कर्मचारी सन्तोष पाठकको साथमा रहेको नगदसहितको झोला लुटेर भागिएका हरूलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेहरूमा भारत सिलगढी राजगंज थानका अडतिस वर्षीय कमलेश्वर ग्याला र तेइस वर्षीय रोहित ग्याला रहेका छन् पुरानो बस पार्क स्थित भोजन होटल अगाडिको बाटोबाटै लुटेराहरूले रकम लुटेका थिए भारतीय नम्बरको मोटरसाइकलमा सवार लुटेराहरूले पाठकको साथमा रहेको नगसैको छोला लुटेर भाग्दै गर्दा आदर्श नगरको मेन रोड स्थित लोहारपट्टी चोकमा नौ प चौध बयानब्बे बयानब्बे नम्बरको मोटरसाइकलमा ठुक्किएर लडेपछि स्थानीयवासीले पक्राउ गरेका थिए जिल्ला प्रहरी कार्य पर्साले आज बिहान झण्डै दुई लाख मूल्य बराबरको चार किलोग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ विशेष सुराकीको आधारमा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अमन ट्राभल्सको नासार्ख दुई आठ दुई चार नम्बरको यात्रुवाहक बसबाट चार किलो सुनसहित बाह्र जिल्ला बरियापुर निवासी अठाइस वर्ष दिनेश चौधरीलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले बताउनुभयो प्रारम्भिक अनुसन्धानको क्रममा सोसोन भारत रक्सोल निवासी प्रमुख प्रमोद श्राफको भएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको वर्षाका प्रहरी परीक्षक सिंहले बताउनुभयो यसैबीच सुनको भाव आज घटेको छ मंगलबार कायम भएको भावमा चार सय रुपियाँले घटेर तोलामा सुन बुधबार बाहन्न हजार आठ सय रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंश नौ डलरले घटेकाले नेपाली बजारमा पनि सस्तिएको महासंघले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंश बाह्र सय बत्तीस डलर छ चाँदीको भाव भने स्थिर छ मंगलबार जस्तै चाँदी आज पनि तोलामा आठ सय पचपन्न रुपियाँमा किनबेच भइरहेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ सदस्यका विषयलाई लिएर नेपाल प्रेस युनियनले पत्रकार महासङ्घ विरुद्ध आन्दोलनको घोषणा गरेको प्रति तपाईँको धारणा के छ यी आफ्नो मान्छे नपरेकाले बेनिष्पक्षताको खोजी सी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 किसानले अफिम खेती गरेका हुन् र उत्पादन बढेको हो यो वर्ष अर्थात् सन् दुई हजार तेह्रमा म्यानमारमा आठ सय सत्तरी टन अफिम उत्पादन भएको छ यो सँगै म्यानमार अफगानिस्तान पछिको दोस्रो ठूलो अफिम उत्पादक देश बनेको छ लागु औषधको रूपमा प्रयोग गरिने अफिमको खेती उपयोग र व्यापार विश्वमा नै गैर छ जातीय द्वन्द्वका कारण म्यानमारका नागरिक देश भित्रै असुरक्षित छन् द्वन्द बढी भएका कचिन र सान राज्यमा अफिम खेती धेरै हुने गरेको राष्ट्रसङ्घको भनाइ छ रुसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा चिन्ता बढेको छ रुसको कलिङ्गार क्षेत्रमा क्षेत्रसँग सिमाना जोडिएका युरोपेली मुलुक लिथुआनिया र पोल्याण्डले एक वक्तव्य जारी गरेर रुसको परमाणु हतियारबारे चिन्ता व्यक्त गरेका हुन् ती देशहरूका अनुसार रुसले सीमा क्षेत्रमा परमाणु हतियारले सुसज्जित अत्याधुनिक मिसाइल परिचालन गरेको छ रुसले भने आफ्नो सीमा क्षेत्रमा मिसाइल परिचालन गर्ने अधिकार आफूसँग भएको बताएको छ अमेरिकी स्वामित्व रहेको युरोपको मिसाइल रक्षा प्रणाली विरुद्ध रुसले यसअघि नै कालिङराड क्षेत्रमा छोटो दूरीको मिसाइल परिचालन गर्ने चेता चेतावनी दिएको थियो अहिले रुसले परिचालन गरेको परमाणु हतियारसहितको मिसाइल अमेरिकालाई दिएको धम्कीको रूपमा व्याख्या गरिएको छ अमेरिकी पूर्व राष्ट्रपति जस डब्लु भुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकालका बेला नै यी दुई देशबीच परमाणु हतियारका विषयमा तनाव उत्पन्न भएको थियो तर हाल अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने रुससँगको सम्बन्ध सुधार्ने कोसिस गरिरहेका छन् अब खेल समाचार नेपालको तेस्रो पर्यटकीय स्थल चितवनको सौरामा पुष एघार गतेदेखि चितवन हात्ती महोत्सव हुने भएको छ विगत नौ वर्षदेखि हुँदै आएको हात्ती महोत्सव पुष एघार गतेदेखि पन्ध्र गतेसम्म हुने आयोजक क्षेत्रीय होटल संघ सौराले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो यसअघि तीन दिनसम्म भएको महोत्सव दशौं संस्मरणमा भने पाँच दिन हुने लागेको हो हात्ती महोत्सव अन्तर्गत हात्ती दौड हात्तीका छावाहरूको फुटबल प्रतियोगिता टाँगा दौड गाडा दौड ढुङ्गा टुङ्गा दौड हात्तीको श्रृङ्गार प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम पनि हुने हात्ती महोत्सवका संयोजक ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिनुभयो महोत्सवको तयारी तीव्र पनि पारिएको उहाँले बताउनुभयो महोत्सव अन्तर्गत हुने हात्ती दौडमा बिसवटा हात्तीको सहभागिता रहनेछ त्यस्तै हात्तीको छावाहरूको रोचक फुटबल प्रतियोगितामा चार हात्ती श्रृङ्गारमा पाँच गाडा दौड र टाँगा दौडमा बेबिसवटा हात्तीको सहभागिता रहने पत्रकार संयोजक विष्टले बताउनुभयो यसअघि अघिल्लो वर्ष समावेश नगरिएको डुङ्गा दौडलाई यस वर्ष स्थान दिएको छ राप्ती नदीमा हुने डुङ्गा दौडमा दसवटा डुङ्गामा प्रतिस्पर्धा हुने संयोजक विष्टले बताउनुभयो बागमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध सांस्कृतिक कार्यक्रम पनि हुने मिडिया संयोजक केशव पाण्डेले जानकारी दिनुभयो चितवनको सौराहलाई विश्वभर छिनाउन पर्यटन प्रबन्धन गर्ने वन्यजन्तुको संरक्षण कला संस्कृतिको संरक्षण तथा स्थानीय स्थानीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष हात्ती महोत्सव गरिँदै आएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक पार्टीभित्रको गुटबन्दी र भागभण्डाको राजनीति अन्त्य गर्न कङ्ग्रेसका युवा नेताहरूको माग योग्य व्यक्तिलाई सभासद बनाउन जोड सभासद सिफारिसको मापदण्ड बनाउने विषयमा छलफल गर्न आजदेखि केन्द्रीय समितिको बैठक सुरु बजेट कार्यान्वयनलाई तीव्रता दिन सचिवलाई अर्थमन्त्री शङ्कर कोइरुलाको निर्देशन कानून र नीति चुस्त र प्रभावकारी बन्न नसक्दा आशा गरे अनुसार सफलता हासिल गर्न नसकेको गृहमन्त्री घिमिरेको भनाई चितवनमा अन्डाको भाउ आकाशिँदै प्रति गोटा बाह्र रुपियाँमा खरिद गर्न बाध्य चितवनमा अठारवटा सहितका मूर्तिहरू अल्पत्र म्यानमारमा अफिमको उत्पादन वृद्धि यस वर्ष आठ सय सत्तरी टन अफिम उत्पादन रुसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा चिन्ता र पर्यटकीय नगरी सौराहामा पुष एघार गतेदेखि चितवन हात्ती महोत्सव भने महोत्सवको तयारी तीव्र साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै म सम्झना बिदा हुन्छु नमस्कार